नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल प्रधानमन्त्री सुशील कोइराला को स्वास्थ्यमा क्रमिक सुधार आउने क्रम जारी रहेको छ उहाँले हिजोसम्म चार डोज रेडियोथेरापी लिइसक्नु भएको छ भने अन्तिम रेडियोथेरापी भोलि गरिने भएको छ पाँच दिनसम्म रेडियोथेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार अब एउटा मात्रै रेडियोथेरापी बाँकी रहेको छ चार दिनसम्म रेडियोथेरापी गरिए पनि प्रधानमन्त्री कोइरालालाई कुनै समस्या नरहेको जानकारी आएको कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनु भएको छ प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुँदै गएको उहाँले जानकारी दिनुभएको छ भोलि अन्तिम रेडियोथेरापी गराई केही दिन आराम गरेर कोइराला स्वदेश फर्कनुहुने भयो स्वदेश फर्कने मिति पनि भोलि नै तय हुने बताइएको छ पोक्सोमा दाग देखिएपछि उहाँ गत असार दुई गते उपचारका लागि अमेरिका जानुभएको हो केही दिन यता लगातार बस्दै आएको नेपाली कंग्रेस केन्द्रीय पदाधिकारी बैठक आज पनि जारी छ अहिले केही बेरपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारको समीक्षा बजेट र पार्टीको आन्तरिक विषयमा छलफल हुने बुझिएको छ आजको बैठकमा आगामी भदौमा हुनुपर्ने कंग्रेसको तेह्रौं महाधिवेशन सार्ने विषयमा निर्णय हुने बताइएको छ कार्यवाहक सभापति समेत रहनुभएका उपसभापति रामचन्द्र पौडेलले आजको बैठकमा महाधिवेशन सार्ने र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा मुख्य छलफल हुने बताउनु भएको छ उहाँले कंग्रेसका तर्फबाट सरकारमा गएका मन्त्रीहरूको पार्टीभित्रबाटै असन्तुष्टि व्यक्त भएकाले सरकारले अहिलेसम्म गरेका कामको समीक्षा र पार्टीले दिनुपर्ने आवश्यक सुझावका विषयमा छलफल हुने बताउनु भएको छ पौडेलले एमाले महाधिवेशन नसकिएसम्म संसदीय काम कार्यवाही सुचारू नहुने भएकाले यही समयमा कंग्रेसभित्रका आन्तरिक विषयहरूमा छलफल गरी निचोडमा पुर्याउन बैठक डाकिएको बताउनु भएको छ तरूण दल महिला संघ र नेवी संघ जस्ता भातृ संगठनको लामो समयदेखि निर्वाचन हुन नसकेको विषयमा पनि बैठकले छलफल गर्ने बुझिएको छ काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनको बन्द सत्रमा आज विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ भ्रिकुटी मण्डपमा जारी बन्द सत्रमा आज बिहानैदेखि भएको पदाधिकारीहरूको सम्भक छलफलले विधान संशोधन प्रस्ताव पारित गरेको छ पारित विधानमा पाँच उपाध्यक्ष पाँच सचिव र दुई उप महासचिवको प्रस्तावलाई पारित गरेको एमाले नेताहरूले बताएका छन् पाँच उपाध्यक्षमा भने दुई खुला एक महिला एक जनजाति र एक मधेसी राख्न सुझाव दिएको छ अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनात्मक प्रतिवेदन भने हिजो नै पारित भइसकेका छन् दुई प्रतिवेदन सुझावसहित पारित भएको प्रचार विभाग प्रमुख प्रदीप गेवालीले बताउनु भएको छ छलफलका क्रममा अनुशासन आयोगलाई अधिकार सरकार सम्पन्न बनाउन पार्टीभित्र बढ्दै गएको गुटबन्दीलाई अन्त्य गर्न बहुपहिचानको आधारमा संघीयतामा जान प्रतिनिधिहरूले सुझाव दिएका छन् प्रस्तावित विधानले पदाधिकारीको संख्या बढ़ाएको भन्दै पदाधिकारी कम गर्न पनि प्रतिनिधिहरूले सुझाव दिएका छन् विधान संशोधनका विषयमा शीर्ष नेताहरू नै एकमत नहुँदा प्रतिनिधिहरूमा भने विभाजन देखिएको छ आज सबै प्रतिवेदनहरू पारित भएपछि चुनावी प्रक्रिया शुरू हुने एमाले जनाएको छ इजरायल र प्यालेस्टाइन बीच द्वन्द चर्किरहेका बेला इजरायलले गाजा पथेमा विद्रोही विरूद्ध सबै प्रकारको तयारी सम्पन्न गरेको बताएको छ इजरायलले हवाई हमलाका साथै स्थल हमलाका लागि पनि तयारी अवस्थामा रहेको बताएको छ यसैबीच दुवै पक्षबीच हवाई हमला तथा रकेट हमला जारी रहेको छ इजरायलका अनुसार उसले गाजा पथेमा विद्रोही लुकेको चालिस सम्भावित स्थानमा रकेट आक्रमण गरेको छ सो हमलामा एघार जनाको मृत्यु भएको छ उता गाजापट्टिबाट पनि इजरायलको जमिनमा एक सय भन्दा बढ़ी पटक रकेट आक्रमण भएको छ इरानी राष्ट्रपति मोहम्मद अब्बासले सैन्य अभियान अन्त्य गर्न इजरायललाई आग्रह गर्नुभएको छ र आयोजक ब्राजिललाई स्तब्ध पार्दै जर्मनी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ आज बिहान सकिएको पहिलो सेमी फाइनलमा ब्राजिललाई सात एकको विशाल अन्तरले हराउँदै जर्मनी फाइनलमा पुगेको हो विश्वकपको उपाधि घरमै राख्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ जर्मनीलाई बाह्र वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुर्याउन खेलको एघारौं मिनटमा मुलरले गोलको खाता खोलेका थिए त्यसपछि तेइसौं मिनटमा क्लोजले अर्को गोल थप्दै अग्रतालाई दोब्बर पारे त्यसपछिको छ मिनटमा जर्मनीले लगालग अर्को तीन गोल थप्यो र खेल आधा घण्टा अघि पाँच शून्यको अवस्थामा पुग्यो अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेलको विजेतासँग जर्मनीले अब उपाधिका लागि आइतबार राति खेल्नेछ विश्वकप फुटबलको इतिहासमा सेमी फाइनलमा कुनै पनि टीमले सात गोल गरेको यो पहिलो पटक हो त्यस्तै विश्वकपको इतिहासमा खेलको शुरूको आधा घण्टामै पाँच गोल गर्ने पनि जर्मनी पहिलो टीम बनेको छ ब्राजिल विरूद्ध सात गोल गरेपछि जर्मनीले विश्वकपमा गोलको संख्या दुई सय तेइस पुर्याएको छ यसैबीच विश्वकप फुटबलमा आज राति फाइनल पुग्ने दोस्रो टीमको टुङ्गो लाग्नेछ नेपाली समयअनुसार पाउने दुई बजे हुने सेमी फाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्नेछन् हौस् त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी बिच बाटो बिजुली पानी संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेटलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र